गर्छौँ जीवनका कुरा गर्छौँ अनि भावनाका कुरा गर्छौँ तपाईँ पनि आफ्नो मान्छेलाई जीवनसाथीलाई साथीहरूलाई त्यसै गरी आफन्तहरूको लागि केही सन्देश दिन चाहनुहुन्छ भने कृपया तपाईँ म्यासेज गर्न सक्नुहुन्छ अथवा तपाईँ शृङ्गारिक गजल मुक्तक सायरी कविता लेख्नुहुन्छ भने त्यो पनि पठाउन सक्नुहुन्छ र तपाईँको मनको भावना पनि हामीलाई लेखेर पठाउन सक्नुहुन्छ यी सबै कुरा पठाउनका लागि फेसबुक हामीले माध्यम बनाएका छौँ तपाईँ फेसबुकमा सबै सौगात टाइप गर्नुभयो भने हाम्रो फेसबुक पेज देखा पर्छ अथवा तपाईँले सिधै फेसबुक डट कम स्ल्यास सबै सौगात अनुराग गर्नुभयो भने हाम्रो फेसबुक पेज खुल्छ र त्यो पेजमा तपाईँले सिधै म्यासेज गर्न वा कार्यक्रमको लागि पोस्ट गरेका गरेका छौँ हामीले मुटुदेखि मुटुसम्मको लागि त्यो पोस्टको मुनि कमेन्ट गर्न पनि सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्ट मुटुदेखि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 रेडियो अनमोल डट कम र हाम्रो पात्रो मोबाइल एपमा पनि यो कार्यक्रमलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ र कार्यक्रमको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र अनि आज मसँग छन् तपाईँका सन्देशहरू तपाईँलाई फेरि एकपटक जानकारी गरौँ मुटुदेखि मुटुसम्ममा हामी प्रेम र जीवनका कुरा गर्छौँ तपाईँको सन्देशहरू लिन्छौँ र भावनाहरू पनि राख्ने गर्छौँ त्यसैले यदि तपाईँ तपाईँको आफन्त साथी वा घर परिवारको लागि कुनै सन्देश दिन चाहनुहुन्छ भने अथवा तपाईँ शृङ्गारिक गजल मुक्तक शारीरिक कविता लेख्नुहुन्छ वा मनको भावनाहरू लेख्न चाहनुहुन्छ भने पनि हामीलाई सम्झनुहोस् त्यसको लागि तपाईँले फेसबुकमा सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा तपाईँले हामीलाई म्यासेज गर्न सक्नुहुन्छ वा त्यहाँ गरिएको पोस्ट मुनि कमेन्ट गर्न सक्नुहुन्छ हामीले मुटुदेखि मुटुसम्मको लागि रेडियो अनमोलको फेसबुकमा पनि पोस्ट गर्ने गरेका छौँ त्यो पोस्टको मुनि पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँका कमेन्टहरू म कार्यक्रममा स्थान दिन्छु अब भने सुरु गरौँ तपाईँकै सन्देशहरूबाट यो पहिलो कमेन्ट गर्नुभएको छ कविता बरदेवा कविजीले छोडेर जाने निष्ठुरीलाई धेरै सम्झना भन्नुभएको छ कविताजीलाई कमेन्टको लागि धेरै धेरै धन्यवाद छ छोडेर जाने निष्ठुरीलाई पनि सम्झनु भएको रहेछ धेरै सम्झेर चाहिँ नबस्नु होला भन्न चाहन्छु धन्यवाद छ कविताजी त्यसै गरी राममाया वाइवा तामाङजीले पनि हामीलाई सम्झनु भएको रहेछ यहाँलाई धेरै धन्यवाद छ त्यसै गरी भूमिनन्द सेलिङजीले सबैलाई सम्झना ल भन्नुभएको छ भूमिजीलाई पनि धेरै धन्यवाद छ यो कमेन्टको लागि त्यसै गरी निगिता सुवेदीजीले पनि कमेन्ट गर्नुभएको छ बिर्सिएर जाने निष्ठुरी मान्छेलाई मुटुभरिको माया अनि सम्झना भन्नुभएको छ निगिताजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ फुच्ची संस्कृति उहाँको नाम उहाँ लेख्नुहुन्छ लासो फ्याफुल्ला इट्स मी झापाली चेली फुच्ची संस्कृति लामा हुँ good night mummy papa Santosh Tamang Amit Kirant Sunuwar मिसिङ रेवत राज कालकोठे किराती अन्जना छत्र याम्फू जनक राजाली मगर नवीन देवान त्यसै गरी रचना चौहान दिलु सानु याम्फू रामलाल सुमन भूमिका राई तामाङ पूर्वेली खुसी Mamata Poya Puja Yonghang have a sweet dream bye भन्नुभएको छ संस्कृति लामाजीलाई धेरै धेरै धन्यवाद छ यो कमेन्टको लागि र आज तपाईँको पहिलोपटक कमेन्ट पढ्न पाएको जस्तो लाग्यो मलाई आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी नवीन देवानजीले गुड नाइट अल भन्नुभएको छ नवीनजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी भूमिनन्द सेलिङजीले फेरि नमस्ते भन्नुभएको भन्नुभएको रहेछ धन्यवाद छ भूमिजी तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को हाम्रो नियमित श्रोता हुनुहुन्छ पूजा योङहाङजी र उहाँले कमेन्टमा लेख्नुभएको छ दर्शन नमस्ते नमस्कार सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङ्सेबुङ गाउँपालिका दुई इलाम घर भई हाल झापाबाट रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू अमित इसारण चौधरी साजन योङहाङ लिम्बू वेदराज विष्ट कान्छा रामलाल सुमन सुमन गुरुङ विनोद लजालु पूर्वेली आकाश राई कुर्बान हवारी बुद्धवीर तामाङ जगत कोयु राई विनोद लिम्बू दिपशाली तेजिका राई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ पूजाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ सफिरा सिर्जना सुनवारजी उहाँले लेख्नुहुन्छ हेलो नमस्ते miss you good night all भन्नुभएको छ सफिराजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ पागल है धड़कन क्यों तुझ पे मुझे प्यार आया है ये मौसम क्यों सा जल क्यों हंसे ये मैना क्यों झुके ये कैसा लिखा मुझ पे आया है कोई बता दे कोई बता दे कोई बताए ना ये मैं जानू या तू जाने यूं तुझ पे मुझे प्यार आया है ये मौसम क्यों सजे ये पायल क्यों बजे ये कैसा छाया है कोई बता दे कोई बता दे कोई बताए ना ये मैं जानू यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र हामी मुटुदेखि मुटुसम्ममा जीवन र प्रेमका कुरा गरिरहेका हुन्छौँ हामी सबैजना आफ्नो मान्छेलाई धेरै माया गर्छौँ सकेसम्म आफ्नो मान्छेबाट टाढा रहन चाहँदैनौँ तर कहिलेकाहीँ बाध्यताहरू यस्तो परिदिन्छ कि हामी हाम्रो मान्छेबाट टाढा हुन्छौँ तर हामीले यस्तो बाध्यताहरू सिर्जना हुन सक्ने अवस्थाहरूलाई बिस्तारै परिवर्तन गऱ्यौँ भने हामी हाम्रो मान्छेसँग सधैँ सँगै बस्न पाउँछौँ आजभोलि हामी मान्छेहरूमा प्रेम सेलाउँदै गएको देख्छौँ बुवाले छोराछोरीलाई माया गर्दैन आमाले छोराछोरीलाई माया गर्दैन अथवा सन्तानले बुवा आमालाई माया गर्दैन श्रीमान श्रीमती बिचको प्रेम आजभोलि धेरै सेलाएको छ त्यसैले पनि यस्तो अवस्थामा यदि हामीले एकअर्काबाट छुटेर बस्दा पनि केही फरक पर्दैन भन्ने भावना राख्यौँ भने हामी बिचको प्रेम अझ बढी सेलाउँछ अनि हामी एकअर्कालाई प्रेम देखाउन नसक्ने अवस्थामा पुग्छौँ र एकअर्काबाट टाढा हुन्छौँ त्यसैले म कार्यक्रमबाट प्राय सधैँ भनिरहेको हुन्छु आफ्नो मान्छेबाट टाढा हुने कोसिस नगर्नुहोस् चाहे त्यो कमाउने नाममा जीवन राम्रो बनाउने नाममा अथवा अरू कुनै पनि बाहनामा बरु यस्तो बाहना खोज्नुहोस् जसले तपाईँलाई सधैँ तपाईँको आफ्नो मान्छेको छेउमा बस्न मद्दत गर्नेछ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका सन्देशहरू पढिरहेको छु र तपाईँका सन्देश आज मलाई एकदम थोरै कम प्राप्त भएकोले मैले योभन्दा गीतभन्दा अगाडि नै तपाईँका सन्देशहरू राखिसकेको छु तपाईँ पनि तपाईँको सन्देश पठाउन चाहनुहुन्छ शृङ्गारी गजल मुक्तक सायरी वा मनको भावना लेख्न चाहनुहुन्छ भने फेसबुकमा सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यहाँ मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र त्यो कमेन्टलाई म कार्यक्रममा स्थान दिन्छु अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ अब भने म तपाईँको लागि केही गजलहरू राख्दैछु यो गजल हामीले साहित्य पोस्ट डट कमबाट साभार गरेका हौँ र यो गजल पहिलो गजल रहेको छ ममता अधिकारी गजलकार ममता अधिकारीको गजल हो र यो गजल सुरु हुन्छ यसरी आज म थोरै पिएर आउँछु कुरेर बस्नु है आज म थोरै पिएर आउँछु कुरेर बस्नु है धेरै माया लिएर आउँछु कुरेर बस्नु है आज म थोरै पिएर आउँछु कुरेर बस्नु है धेरै माया लिएर आउँछु कुरेर बस्नु है आमा बुबालाई नि समय दिन पाउँदिनँ आमा बुबालाई नि समय दिन पाउँदिन आज थोरै दिएर आउँछु कुरेर बस्नु है धेरै माया लिएर आउँछु कुरेर बस्नु है मायाको चिनो के दिनु दिनु मायाको चिनो के दिनु दिनु एउटा रुमाल सेर आउँछु कुरेर बस्नु है धेरै माया लिएर आउँछु कुरेर बस्नु है यादमा जिउनुको मजा नै बेग्लै यादमा जिउनुको मजा नै बेग्लै तिम्रै यादमा झेर आउँछु कुरेर बस्नु है धेरै माया लिएर आउँछु कुरेर बस्नु है आज म थोरै पिएर आउँछु कुरेर बस्नु है वा यो निकै नै राम्रो गजल लेख्नुभएको थियो ममता अधिकारीजीले गजलकार हुनुहुन्छ र यो हामीले साहित्य पोस्टबाट साभार गरेका हौँ यस्तै गजल तपाईँको फेरि पढ्न पाइयोस् ममताजी गजल लेख्दै गर्नुहोला त्यसै गरी अर्को गजल छ यो गजल रमेश लामिछाने गजलकार रमेश लामिछानेको गजल हो र उहाँको ठेगाना दुधौली एक गिचिहानी सिन्धुलीमा उहाँको ठेगाना हो र उहाँको गजल यस्तो छ समयले हरेकलाई एक अवसर दिन सक्छ समयले हरेकलाई एक अवसर दिन सक्छ बगेको खोला पनि बादल भनेर फर्किन सक्छ समयले हरेकलाई एक अवसर दिन सक्छ बगिएको खोला पनि बादल बनेर फर्किन सक्छ सानो छु भन्नेले पनि प्रयास छाड्नुहुन्न सानो छु भन्नेले पनि प्रयास छाड्नुहुन्न सानै धाराले ठुलो पोखरी भर्दिन सक्छ बगेको खोला पनि बादल बनेर फर्किन सक्छ उसले सिँगै आकाश हारे पनि आफू हार्दैन उसले सिँगै आकाश हारे पनि आफू हार्दैन आफ्नै जुनलाई आफ्नै कौसीमा घट्दिन सक्छ बगेको खोला पनि बादल बनेर फर्किन सक्छ ए समाज लैजा तेरो घमण्डलाई आर्यघाटसम्म ए समाज लैजा तेरो घमण्डलाई आर्यघाटसम्म मेरो खुसीको झिल्कोले तँलाई खरानी गरिदिन सक्छ बगेको खोला पनि बादल बनेर फर्किन सक्छ ढुङ्गा पचाउन सक्छु भन्ने महाबलीहरूलाई पनि ढुङ्गा पचाउन सक्छु भन्ने महाबलीहरूलाई पनि बेमौकाले छोप्न सक्छ पानी सर्किन सक्छ बगेको खोला पनि बादल बनेर फर्किन सक्छ महोदय वर्षाको भ्रम छैन बाढीको डर पनि छैन महोदय वर्षाको भ्रम छैन बाढीको डर पनि छैन म बगर हुँ बगर जस्तै खडेरी पर्खिन सक्छ बगेको खोला पनि बादल बनेर फर्किन सक्छ समयले हरेकलाई एक अवसर दिन सक्छ यो निकै नै राम्रो गजल थियो रमेश लामिछानेजीको गजल दुधौली एक गिचिहानी सिन्धुली उहाँको ठेगाना यो मिठो गजल पढ्न पाएकोमा हामी खुसी छौँ र यसरी नै आगामी दिनमा पनि यहाँका गजलहरू यसरी नै पढ्न पाइयोस् पागल है दिल दीवाना है पहली पहली बार मिलाता है यही सीने में फिर आग लगाता है धीरे धीरे प्यार सिखाता है यही हंसाता है यही यही रुलाता है दिल तो पागल है दिल दीवाना है प्यार सिखाता है यही हंसाता है यही यही रुलाता है दिल तो पागल है दिल दीवाना है यसो मधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हर्च हेटौँडा मकवानपुरबाट र तपाईँले यो कार्यक्रम हाम्रो पात्र मोबाइल एपमा र W W W dot radio Anmol dot कमबाट पनि लाइभ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामी विशेषतः तपाईँका सन्देशहरूलाई राख्ने गर्छौँ तर आज म मसँग तपाईँका सन्देशहरू थोरै भएकोले मैले सन्देश अगाडि नै पढिसकेको छु र अहिलेको समयमा भने केही गजलहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु यदि तपाईँ पनि शृङ्गारिक गजल मुक्तक सायरी कविता लेख्नुहुन्छ मनको भावना निबन्धको रूपमा लेख्नुहुन्छ अथवा तपाईँ कुनै पनि सन्देश दिन चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुन्छ त्यसको लागि फेसबुकमा सबै सौगात टाइप गर्नुहोस् र हाम्रो पेज देखा पर्छ र हाम्रो पेजमा मुटुदेखि मुटुसम्मको पोस्ट गरिएको छ त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिने गर्छु यतिखेर फेरि केही गजलहरू राख्न चाहन्छु यो गजल पनि हामीले साहित्य पोस्टबाट नै साभार गरेका हौँ र यो गजल छ गजलकार किरण अन्जानको गजल यस्तो छ जस्तो पहिले थियो ठाम उस्तै छ जस्तो पहिले थियो ठाम उस्तै छ चोर असली र काम उस्तै छ जस्तो पहिले थियो ठाम उस्तै छ चोर असत्य र काम उस्तै छ मुठीभर अन्न छैन खान यहाँ मुठीभर अन्न छैन खान यहाँ तर हजुर तामझाम उस्तै छ चोर असत्य र काम उस्तै छ आश्वासनको पोका भरिदिन्छन् आश्वासनको पोका भरिदिन्छन् तर महोदय हराम उस्तै छ चोर असली र काम उस्तै छ के खुसी के को नै उत्सव मानौँ के खुसी के को नै उत्सव मानौँ खाडी जाने त लाम उस्तै छ चोर असत्य र काम उस्तै छ बदलिएको त नाम मात्रै हो बदलिएको त नाम मात्रै हो केस काट्ने हजाम उस्तै छ चोर असत्य र काम उस्तै छ जस्तो पहिले थियो ठाम उस्तै छ यो निकै नै राम्रो गजल लेख्नुभएको थियो किरण अन्जानजीको गजल यहाँलाई यो गजलको लागि धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै गजलहरू हामी पढ्न पाऊँ भनेर अपेक्षा गर्छौँ त्यसै गरी अर्को गजल रहेको छ गजलकार दिवाकर भट्टराईको गजल हो यो दमौली तनहु उहाँको ठेगाना र उहाँको गजल यस्तो छ एउटा दिल कतिपटक दुखाउँछौ बेखबर छु एउटा दिल कतिपटक दुखाउँछौ बेखबर छु सूर्य उदाएपछि नै चन्द्र लुकाउँछौ बेखबर छु एउटा दिल कतिपटक दुखाउँछौ बेखबर छु सूर्य उदाएपछि नै चन्द्र लुकाउँछौ बेखबर छु भरि गाग्री छचल किन्न भन्ने